रेडक्रस कर्मीहरूको सहयोगमा बस्तीका सामानहरू सुरक्षित स्थानमा सार्ने काम बेलुका अबेरसम्म गरिएको थियो बस्तीमा बाढी पसेपछि लत्ता कपडा खाद्यान्न र गाईवस्तुलाई समेत असर गरेको छ बस्तीमा दिउँसो दुई बजेबाट पानी पसेको हो आज सबैलाई आफन्त कहाँ बाँस बस्न अनुरोध गर्ने र भोलि व्यवस्थित ठाउँको व्यवस्था मिलाउने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले बताउनुभयो बस्तीका अधिकांशलाई सुरक्षित स्थानमा राखिसकिएको कार्यकारी अध्यक्ष अधिकृत पोखरेलले जानकारी दिनुभयो सो बस्ती दुई खोलाको दुमान नजिक रहेकाले राति झनै समस्या आउने भएकाले उच्च सतर्कता अपनाए गरिएको उहाँले बताउनुभयो बाल बालिका वृद्ध र गर्भवती महिलाहरूको सुरक्षाको लागि छुट्टै टिम बनाएर व्यवस्थापनको काम गरिएको निमित्त कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो बस्तीमा पानी पस्ने सम्भावना बढेपछि स्थानीयहरू स्वयं सचक भएर बिहानैदेखि सामान सार्ने काम शुरू गरेकाले धेरै भौतिक क्षति हुन नपाएको बताइएको छ बस्तीमा बाढी पसेपछि इलाका प्रहरी कार्यबाट डीएसपी बहादुर कार्की सहितको टोलीले उद्धार र व्यवस्थापनको काम गरिरहेको छ उता रापत्ती खोलामा आएको बाढ़ी बसेर सौराहाका एक दर्शन रेस्टुरेन्टमा पानी पसेको छ राप्ती नदी किनारमा रहेका ती रेस्टुरेन्टमा पानी पसेपछि व्यवसायीहरूले सुरक्षित ठाउँमा सारेका छन् रेस्टुरेन्टहरूमा पानी पस्न थालेपछि व्यवसायीहरूले सामान सुरक्षित ठाउँमा सारेको स्थानीय व्यवसायी होमनाथ लामिसानेले बताउनुभयो हरेक वर्ष साउनमा राप्ती नदीमा बाढ़ी आएर सौराहाका रेस्टुरेन्टहरू जुभानमा पर्दै आएका छन् आएका छन् लगातार वर्षा भएपछि सौराहका व्यवसायीहरूले विगतको नेति भोग्न बाध्य भएका छन् यसैबीच अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधको ठोक्कर नम्बर तीन जोखिममा परेको छ मर्मत कार्य भइरहेको अवस्थामा नदीको बहाव बढ्दै गएकाले जोखिम बढेको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण श्याम थोकले बताउनुभयो गण्डक ब्यारेजमा पानी बढ्दै जाँदा बाधका ठोक्करहरू समेत जीर्ण भएका कारण भत्केर गाउँमा पानी पस्ने सम्भावना बढेको हो आज मध्य दिउँसो मापन गरिएको पानीमा छ दशमलव तीन सात मिटर रहेको र छ दशमलव आठ शून्य मिटर हुँदा रातो बत्ती बल्ने सहायक प्रमुख जिल्लाधिकारी बुढाथोकीले बताउनुभयो आठ लाख क्युसेक पानीको बहावसम्मले केही नहुने गण्डक ब्यारेज मर्मत नहुँदा तीन लाख क्युसेक पानीको बहाव हुँदा गाउँ पस्ने खतरा भएको हो दुई सालको भदौमा तीन लाख क्युसेक पानी हुँदा ठोक्कर नम्बर एघार बाह्र र तेह्रलाई असर गरेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका अगुवा प्रेमचन्द्र प्रवक्ताले बताउनुभयो गण्डक ब्यारेज अन्तर्गत जिल्लाको त्रिवेणीदेखि पक्लिहोवासम्मको नेपाली पक्षको गण्डक नरहको दायाँ किनारको बाँध बन्दै गएका कारण पानी बढ्दै जाँदा कुनै पनि स्थानमा रहेको बाँध फुट्न सक्ने खतरा बढ्दै गएको छ गण्डक ब्यारेज अन्तर्गत ठोक्कर नम्बर बाह्र यस अघि नै जीर्ण भई भत्किसकेको छ भने नेपाली बाँधको दुई र तीनको बीच भागमा पनि ठोक्करहरू जीर्ण भएकाले यस क्षेत्रमा खतरा बढ्दै गएको समिति समितिले सुनाएको छ स्थलगत निरीक्षणका क्रममा ठक्कर नम्बर तिन कमजोर भएको पाइएकाले तत्काल ठेकेदारलाई काम थाल्न स्थानीय प्रशासनले आग्रह गरेको छ पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको तीन दिने अर्ग्यानिक तरकारी खेती सम्बन्धी तालिम आज सकिएको छ ऋण नेपाल र प्राक्टिकल एक्सनको सहयोगमा सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आयोजना गरेको सो तालिममा चालिसजना किसानहरूको सहभागिता रहेको थियो तालिममा प्राङ्गणिक कृषि उत्पादन केन्द्र फुलबारीका चन्द्र प्रसाद अधिकारीले अर्ग्यानिक तरकारी खेती गर्ने तरिका यसको महत्व र जिल्लामा अर्ग्यानिक खेतीको अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो पछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिसाने प्रमुख अतिथि रहनु भएको समापन कार्यक्रममा पुस्तक पुस्तकालयकी कार्यक्रम संयोजक बबिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो चितवनमा मुख्य कार्यालय रहेको त्रिवेणी विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकका पहिरो पीड़ितहरूलाई राहत स्वरूप दुई लाख बैसठी हजार बाहन्न रुपियाँ प्रदान गरेको छ एघारौं वर्षमा प्रवेश गरेको मैटले आज भरतपुरमा विशेष कार्यक्रम गरी चितुवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल मार्फत सो सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ वैंकका अध्यक्ष लङ्कबहादुर केसीले सो रकमको चेक हस्तान्तरण गर्नु भएको थियो बैंकले कर्मचारीहरू मार्फत एक लाख एघार हजार एघार रुपियाँ संस्थाको तर्फबाट एक लाख एकाउन्न हजार एकाउन्न रुपियाँ हस्तान्तरण गरेको हो बैंकका अध्यक्ष केसीले विपत्तिमा परेकाहरूलाई सानो सहयोग स्वरूप सहयोग सो रकम प्रदान गरेको बताउनुभयो अध्यक्ष केसीले वार्षिक उत्सवको अवसरमा भरतपुरको चौबिस कोटीमा रहेको सिटी साङ्घाई प्लासमा एटिएम सेवा शुरूआत गरेको जानकारी दिनुभयो त्यस्तै बैंकले कास्कीको पोखरा स्थित न्युरोटमा यही भाद्र महिनाभित्रमा शाखा सञ्चालन गर्नुका साथै देशभरका विभिन्न सात ग्रामीण भेगमा सीमेत बैंकिङ इकाइ मार्फत सेवा विस्तार गर्न लागेको जनाएको छ त्यस्तै वार्षिक उत्सवको अवसरमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत आफ्ना शाखा रहेका प्रत्येक जिल्लाका एक सरकारी विद्यालयका छात्र छात्रा मध्ये एकजनालाई कक्षा नौदेखि बाह्रसम्मको अध्ययनको लागि वार्षिक पाँच हजार रुपियाँको छात्रावृत्ति प्रदान गर्ने अध्यक्ष केसीले घोषणा गर्नुभयो यसै गरी बैंकले वार्षिक उत्सवको अवसरमा आयोजना गरेको जीवन र प्रवृत्ति विषय चित्रकला प्रतियोगिताका विजेताहरूलाई आज पुरस्कार वितरण गरिएको छ प्रतियोगितामा सिरेज जनप्रिय पब्लिक स्कुलकी शान्ति थापा पहिलो अर्किड स्कुलका सतीश नेउपाने दोस्रो र सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलकी विपना गुरुङ तेस्रो भएकी छिन् प्रतियोगितामा नि भएका चितवन उच्च माविका देन्द्रद हाम्रो घर आश्रय सचिन तामाङ किरण र स्मल हेभेनका मोडेल स्कुलका उदित राणा मगरलाई पनि पुरस्कार प्रदान गरिएको थियो त्यसै गरी बैङ्कले वार्षिक उत्सवको अवसरमा नै शैक्षिक कर्जा घर कर्जा र प्रोफेसनल कर्साको सुरुवात गरेको छ प्रोफेसनल कर्सा अन्तर्गत डाक्टर इन्जिनियर चार्टर एकाउन्टेन्ट वकिल शिक्षक तथा प्राध्यापकहरूका लागि संस्थापक तथा व्यक्तिगत जमानीमा रु दस लाखसम्मको व्यवसाय व्यक्तिगत कर्सा प्रदान गरिने बैङ्कका व्यवसाय विस्तार शाखाका प्रमुख सुदीप खत्रीले जानकारी दिनुभयो यस्तै बैङ्कले आजै कृषि उत्पादनमा विषादी न्यूनीकरण विस्तृत अन्तर्क्रिया कार्यक्रम गरेको छ कम गुणस्तरका सुनसादी बेचेको आरोपमा नारायणगढका केही सुनसादी पसल व्यवसायसँग लिइएको बयान सकिएको छ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले यस सम्बन्धी मुद्दा हेरेको थियो गत फागुन महिनामा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको थियो झण्डै पाँच महिनापछि ढिला गरी मात्रै मुद्दा अघि बढ्न लागेको हो मुद्दाका सबै आरोपित व्यवसायीसँग बयान लिइएको र अब आवश्यक कानूनी राय सल्लाहका लागि सरकारी वकिलको कार्यालयमा पठाइने तयारी भएको कार्यालयले जनाएको छ अभियोग लागेका व्यवसायीहरूलाई बयानका लागि बोलाउँदा टारेर ढिला गरी उपस्थित हुँदा मुद्दा प्रक्रिया लम्बिएको कार्यालयले जनाएको छ मुद्दाको सबै बयान सकिएको अब के कसरी अघि बढ्ने भन्ने बारे सरकारी वकिलसँग राय लिएर फाइल अघि बढाउँछौ कार्यालयमा भर्खरै आउनुभएका प्रमुख वासुदेव रिचालले बताउनुभयो घरेलुका प्रमुख नियमावलीमा व्यवस्था भएअनुसार जिल्लाको अनुसन्धान निरीक्षण हुने व्यवस्था रहेको छ साथै उहाँले फाइल अघि बढाउन केही दिन लाग्ने हुँदा मुद्दा कहले कहिले टुङ्गिन्छ भन्ने निदो नभएको उहाँले बताउनुभयो छवटा पसलबाट नमुना संकलन गरिएकोमा पाँचवटामा भेटिएको कार्यालयले जनाएको छ एउटामा भने आवश्यक गुणस्तर भन्दा पनि बढ़ी गुणस्तरीयता कायम भएको पाइएको छ अब उनीहरूलाई कुन कानूनले कार्यवाहीका लागि आकर्षित गर्छ त्यसका लागि सरकारी वकिलसँग राय लिने तयारी भइरहेको छ प्रमुख रिचालले जानकारी दिनुभयो आफ्नै अस्पतालका महिला कर्मचारीमाथि जबरजस्ती गर्ने उद्योगको आरोप लागेका चितवन अस्पताल भरतपुरका प्रबन्ध निर्देशक गोपाल गिरी सम्बन्धी मुद्दा फास्ट ट्र्याकबाट टुङ्गो लट्काइने भएको छ इजलासमा न्यायाधीश विनोद मोहन आचार्यले यस मुद्दा आगामी भदौ तीन गते टुङ्गो लाग्ने गरी फास्ट्यागबाट हेर्ने आदेश गरेका छन् गत मंगलबार र बुधबार दुई तीन लगातार यस मुद्दामाथि बयान भएको थियो तीन गतेसम्मका लागि गिरीलाई न्यायिक हिरासतमा राखिने अदालतका श्रेष्ठदार विद्याराज पौडेलले बताउनुभयो तीन गतेका लागि दुवै पक्षलाई बोलाइएको र नियमित सुनवाईबाट मुद्दा टुङ्गो लगाइने उहाँले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ आइ पनि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 उनीहरूको गुनासो रहेको छ यसैबीच आज हामीले दलमा महिला सहभागिता बढाउन के गर्न सकिएला भनी अगुवा महिला नेत्रीहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको जस्तै सामुदायिक आवाज वार्ड स्तरमा गाउँ स्तरमा चाहिँ महिलाहरूलाई नेतृत्वको विकास एकदम दिनुपर्छ अन्तर्क्रिया कार्यक्रमदेखि लिएर गएर नेतृत्वको चाहिँ क्षमता अभिवृद्धि गराउँदै लिएर गएर अनि क्षेत्र क्षेत्रबाट जिल्ला चाहिँ लग्यो भने बल्ल महिलाहरू चाहिँ सक्षम भएर अगाडि बढ्न सक्लान् भन्ने आशा लिएको छु नत्र भने महिला अगाडि बढ्न सक्दैनन् पार्टीले पनि त्यसलाई चाहिँ एकदम सपोर्ट गरेर चाहिँ लैजानुपर्छ महिलाले मात्रै भनेर मात्रै हुँदैन एक रथको दुई पाग्रा भनेर चाहिँ महिला र पुरुष सम्पूर्ण पार्टीमा चाहिँ बराबर भएर चाहिँ अघि बढ्यो भने बल्ल पार्टी पनि बन्छ र देश पनि बन्छ सर्वप्रथम त जुन अहिले बनेका हरेक राजनीतिक पार्टीका विधानमा चाहिँ उल्लेखित छ तेत्तिस पर्सेन्टको कुराहरू आएको छ त्यो विधान सम्बन्ध विधानलाई टेकेर महिलाहरूलाई चाहिँ नेतृत्वमा तेत्तिस पर्सेन्ट सहभागिता गराउनुपर्छ सहभागिता मात्रै गराएर हुँदैन उहाँहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ जिम्मेवारको सहभागिता हुनुपर्छ पहिचानको सहभागिता हुनुपर्छ अस्तित्वको सहभागिता हुनुपर्छ तब मात्र पार्टीहरूले चाहिँ विधानमा उल्लेख भएका कुराहरू चाहिँ लागू हुन सक्छ महिला सशक्तिकरणको लागि सहभागिताको लागि राज्यले पोलिसी मुख्य कुरा हुन्छ अब यो राज्यको पोलिसीभित्र अनिवार्यता भन्ने शब्द राखेर केही समयको लागि म्यादीको लागि पनि त्यो स्तरमा महिलाको सहभागिता सुनिश्चित गर्नको लागि राज्यले पोलिसी बनाउनुपर्छ र सँगसँगै राज्यमा मुख्य अङ्ग भनेको अझै पनि राज्यको मुख्य अङ्ग भनेको नीति निर्माणको तहमा नेपालको संस्कारमा राजनीतिक पार्टी नै छन् र ती राजनीतिक पार्टी भएको कारणले राजनीतिक पार्टीले नै आफ्नो कार्यविधिभित्र आफ्नो विनियम अथवा नियम विधानभित्र व्यवहारिक कार्यान्वयन गर्ने हिसाबले चाहिँ महिलाको सहभागितालाई सुनिश्चित गर्नुपर्छ पहिलो कुरा त यो महिलाको सवाल भनेको राज्यको सवाल भन्नुपर्छ एउटा राज्यले बनाउने नीति महिला मैत्री नीति बन्नु पर्यो अर्को राजनीतिक दलभित्र चाहिँ महिला मैत्री वातावरण हुन पर्यो जब त्यो व्यवस्था भएन भने यो महिलाको मुद्दा भनेको समाज देशको र सबैको समाजको एजेन्डा बनाउने महिलाको मुद्दा भनेको महिलाको मात्रै होइन पुरुषको पनि हो हामीले महिला अधिकारको कुरा गरिरहँदा समानतामा आधारित न्यायमा आधारित कुरा अगाडि बढाउनलाई एउटा राज्यले महिला मैत्री महिला समानतामा ल्याउनलाई महिला राज्यले नीति बनाउनु पर्यो अर्को राजनीति दलले महिला मैत्री र विधान छ विधानलाई व्यवहार कार्यान्वयन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ महिलाहरूका oh, सवालमा हामीले धेरै बहसहरू गर्छौँ धेरै कार्यक्रमहरू गर्छौँ धेरै अन्तर्क्रियाहरू हुन्छन् तर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 एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस